नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि बिहान दस पचास बजे काठमाडौँ आइपुग्नु भएको छ उहाँलाई प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गर्नु भएको छ मोदीको सम्मानमा विमानस्थलमै नेपाली सेनाले उन्नाइस तोपको सलामी दिएको छ सत्र वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएकाले निकै महत्वका साथ हेरिएको छ मोदीका लागि भारतबाटै अत्याधुनिक प्रविधि जडित गाड़ी पनि ल्याइएको छ उहाँ विमानस्थलबाट सिधै हयात होटल पुग्नु भएको हो नेपाल भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो भेट जित बहादुर सारू मगर धर्मपुत्रको परिवारसँग गर्नुभएको छ नेवलपरासी घर भएका जित बहादुर सारू मगर सानोमा हराएर अहमदाबाद पुग्नु भएको थियो त्यही मोदीले फेला पार्नु भएको जित बहादुरलाई धर्मपुत्रको रूपमा राख्नु भएको थियो नेपाल आए लगत्तै मोदीले हायत होटलमा जितबहादुरको परिवारसँग भेट गर्नुभएको हो अहिले भने मोदीले परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग भेट्ने र त्यसपछि दिउँसो दुई बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्नुहुनेछ दिउँसो चार बजे भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ त्यस्तै गरी बेलुकी सात बजे मोदीको सम्मानमा प्रधानमन्त्री कोइरालाले होटल सोल्टीमा रात्रिभोजको आयोजना पनि गर्नुभएको छ मोदीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति डाक्टर रामवरण यादव लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ उहाँले सोमबार अर्थात भोलि बिहान पशुपतिनाथको दर्शन तथा पूजा आजा समेत गर्नुहुने कार्यक्रम रहेको छ त्यसपछि उहाँ भोलि नै स्वदेश फर्कनुहुनेछ मोदीको भ्रमण टोलीमा सत्तरी जना सहभागी भएका छन् यसै गरी भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपालमा हुने भनिएको ऊर्जा व्यापार सम्झौता पीटीए नहुने भए पनि विकासका अरू क्षेत्रमा छलफल हुने भएको छ दिउँसो सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदी बीचको भेटवार्तापछि नेपाल र भारत बीच भारतीय प्रतिनिधि मण्डल मण्डलबीच सड़क रेलमार्ग कृषि विज्ञान तथा प्रविधि लगायतका विषयमा छलफल हुने बुझिएको छ खास गरी मध्य पहाड़ी राजमार्ग तराईको हुलाकी मार्ग र काठमाडौँसम्म रेलमार्गको विस्तार लगायतका विषयमा छलफल गर्ने तयारी भएको नेपाली अधिकारीहरूले बताएका छन् विद्युत व्यापार सम्झौताको मस्यौदामा भारतीय पक्षले असहमति जनाएपछि तत्काल सम्झौता नहुने भएको हो यसअघि भारतले पठाएको मस्यौदामा नेपालले संशोधन गरेर पठाएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि नेपाल सरकारले विशेष व्यवस्था मिलाएको छ केही दिनदेखि नै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ठाउँ ठाउँमा सुरक्षा जाँच बढाइएको छ मोदी ओहोर दोहोर गर्दा उहाँलाई छ तहको सुरक्षा व्यवस्था मिलाइएको छ पहिलो घेरामा भारतबाटै आउने मोदीका पीएसओ नेपाली सेना र नेपाल प्रहरीका पीएसओ हुनेछन् उच्च सुरक्षा स्रोतका अनुसार त्यसपछिको घेरामा स्पेशल प्रोटेक्सन ग्रुप र एनएसजी ब्ल्याक कमाण्डोको टोली रहनेछ तेस्रो तहको घेरामा नेपाली सेना हुनेछन् सेनापक्षीको सुरक्षा घेरा बाहिर जनपद प्रहरी र त्यसपछि सशस्त्र प्रहरीको घेरा हुनेछ सबैभन्दा बाहिर नेपाली र भारतीय गुप्तचर विभागका सदस्य रहनेछन् मोदीको सुरक्षाका लागि भारतबाटै बुलेट प्रुफ गाड़ी समेत ल्याइएको छ यसैबीच काठमाडौँ उपत्यका शिक्षण संस्थामा सरकारले आज विदा दिएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा यातायात व्यवस्था प्रभावित हुने भएकाले शिक्षण संस्थामा विदा दिइएको गृह मन्त्रालयले जनाएको छ शिक्षण संस्था मात्रै नखुल्ने तर सार्वजनिक विदा भने नभएको मन्त्रालयले प्रश्न पारेको छ शुक्रबार रातिदेखि पहिरोले थुनिएको भोटेकोशी सुनकोशी नदीमा पानीको प्रवाह अस्सी प्रतिशत बग्न थालेको छ बीस प्रतिशत पानी अझै बग्न नसकेपछि तालमा जमेको पानी यथावत नै रहेको छ सुरक्षाकर्मीले आज बिहानैदेखि पानीको प्रवाह नियमित गराउने र डुबेका घरहरूबाट सब खोज्ने प्रयास अगाडि बढाएको छ पहिरो झरेको ठाउँपतिबाट पानी बग्न थालेपछि यस अघिको आकारमा नदीको बहाव शुरू भए पनि थुनिएको नदी भने जस्ताको तस्तै रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले जनाएको छ वित्तापतिबाट पानी बग्न थाले पनि यस अघि नदी बग्ने गरेको स्थानमा पहिरोले बनाएको पहाड़ भने जस्ताको तस्तै छ यसैबीच आज बिहानदेखि उद्धार तथा सब खोज्ने क्रम शुरू भए पनि भीषण पहिरोले पहिलो पुरेका मान्छेको शव अझै भेट्न सकिएको छैन स्थानीय बाँचेका अनुसार कम्तीमा दुई सय स्थानीय पहिरोभित्र पुरिएका छन् पहिरोले क्षति पुर्याएका घरहरूमा पनि शवहरू हुन सक्ने स्थानीयले बताएपछि प्रहरीले त्यहाँ खोज तलास गर्न लागेको सशस्त्र प्रहरी बलका एसपी लक्ष्मण सिंहले बताउनु भएको छ तर पहिरोले पूर्ण रूपमा पुरिएको क्षेत्रमा अझै उत्खनन शुरू हुन सकेको छैन उनीहरूलाई जीवित भेट्ने सम्भावना लगभग सकिएको छ कुन घरमा कति मान्छे थिए भन्ने यकिन नभएका कारण संख्यामा समेत अन्यल रहेको छ पहिरो महापरी अहिलेसम्म नौजनाको भने ज्यान गइसकेको छ गाजामा गरिएको इजरायलको आक्रमणबाट करिब तीन सय बाल बालिका मारिएको संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनमा जनाइएको छ गएको जुलाई आठदेखि इजरायलले प्यालेस्टाइनको गाजामाथि गरेको हमलामा पनि ती बाल बालिका मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाजामा मारिएका नागरिक मध्ये बाल बालिकाको मात्रै तीस प्रतिशत रहेको छ मारिनेमा एक सय सतासी जना बालक र एक सय नौ जना बालिका रहेका छन् तीमध्ये दुई सय तीन जना बाल बालिका बाह्र भन्दा कम उमेरका रहेका पनि युनिसेफको अधिकारीले जनाएका छन् इजरायलले गरेको आक्रमणमा कम्तीमा पनि एक हजार एक सय पचास जना प्यालेस्टाइनीको मृत्यु भएको छ र नेपाल साम्बो फेडरेशनको आयोजनामा तेस्रो राष्ट्रिय साम्बो प्रतियोगिता आजबाट काठमाडौँमा शुरू हुँदैछ प्रतियोगितामा पाँच विकास क्षेत्रका पैंसठी पुरूष र पैंतिस महिला गरी एक सय खेलाड़ीहरूको सहभागिता रहनेछ काठमाण्डु स्थित ओम शान्ति पार्टी प्यालेस सिनामंगलमा हुने प्रतियोगितामा स्पोर्ट्स साम्बोको महिला र पुरूषतर्फ नौ नौ तौल समूहका खेलाड़ीहरूको कुल अठार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् यस्ता प्रतियोगिताहरूले नेपालमा साम्बो खेलको उत्कृष्ट खेलाड़ी उत्पादन गर्न र नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने नेपाल साम्बु संघका सचिव उत्तम श्रेष्ठले बताउनु भएको छ प्रतियोगिताका लागि आवश्यक रकम राष्ट्रिय खेलकुद परिषदको सहयोग र संघको पहलमा जुटाइएको छ हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited Narayangarh phone